परि परि हो कि पन्छी बाजा बज्यो मनमा यतातिर सुन कान्छी सारे गामा पचल्दैछ तिमीलाई देख्दाखेरि नाउँ चाहिँ तिम्रो के हो भन्न भन्न चिन जान तिमी र म गर्नै पर्यो फेरि तर्सिए लौ तिम्रो मुटु भित्र सर्दाखेरि अरूले बोलाउँदा मलाई खै के भन्छन् कुन्नी तिमीले चाहिँ माया लु नै भन के चाहिँ हो र पाउने सोझो केटोमा त हो मेरा सासु ससुरा छन् कुन चाहिँ गाउँ बजे बाजा बोकी कहिले कहाँ कता गर्नु सही लकै कुन चाहिँ ठाउँमा भन भन कान्छी वा यस्तै हुन्छ रे उडी जुनै छुन्छ रे मायामा चोरी भएको मनले टुटुकी नै बोल्छ रे त खै त यता ल्याऊ मनको साटो हटा देऊ नत्र मरि हत पारै भो पर बस्न गाह्रै भो यति राम्री छौ कि स्वास्थ्यलाई नै हानिकारक हो न त लागेको त नसलो त्यो तिम्रो नजरको कान्छी सङ्गा भइगयो सँगै माया लाउने तिमीलाई ढाकेर के चाहिँ हो र पाउने सोचै केटो मेरा सासु ससुरा छन् कुन चाहिँ गाउँमा बचे बाजा बोकी कहिले कहाँ आउँमा कता गरौँ सही लाखै कुन चाहिँ ठाउँमा खाना कान्छी बनाऊ सारा खाना आँखाको इसारा होटले बिचर मैतिर मैदेर ढाकाना तिमी देखि पैतल भुइँदेखि स्वर्गै पारी पुगे चाहिँ लाग्छ ईश्वर छ छैन तँ मलाई थाहा छैन मनले चाहिँ तिमी नै माग्छ कान्छी मेरी कान्छी मलाई कान्छ बना তোকে চাই লাগে বেশ করে চাই না তো নালাই থা চাই না মা নালে চাই তিমি নাই মাগে চা কাটনে করে